Hmm. सिमलाको भुवासरी उड्छ मेरो माना सिमलाको भुवासरी उड्छ मेरो माना खस्नु कहाँ बस्नु कहाँ छैन ठेगाना खस्नु कहाँ बस्नु कहाँ छैन ठेगाना पुचराना बाला संगीता ते होला संगीत होला बन पाख झुलिया बा कफल पाख होला पाक्यो होला काटिएको चङ्गासरी बतासियो माना काटिएको चङ्गासरी बतासियो माना खस्नु कहाँ बस्नु कहाँ छैन ठेगाना खस्नु कहाँ बस्नु कहाँ छैन ठेगाना कुहिरोले बाटो ढाक्यो घाम जुन लुक्यो कुहिरोले बाटो ढाक्यो खाम जुन लुक्यो खोली पङ्ख उड्नु पर्ने बतासै छेक्यो क्यो कसैले छेक्यो झरनाको पानी सरी झर्छ मेरो माना झरनाको पानी सरी झर्छ मेरो माना खस्नु कहाँ बस्नु कहाँ छैन ठेगाना खस्नु कहाँ बस्नु कहाँ छैन ठेगाना तिमलाको भुवासरी उड्छ मेरो माना खस्नु कहाँ बस्नु कहाँ छैन ठेगाना खस्नु कहाँ बस्नु कहाँ छैन ठेगाना